हाम्रो घर हजुर गएदेखि साँझ परेसी लाग्छ डर हजुर गएदेखि मुटु पारी धुजा धुजा एक्लै भई यता पूजा निष्ठुरी मेरा माथवर हजुर गएदेखि नतिजा आफैतिर पारेर गए मनदेखि मनसम्म गजलका माध्यमबाट हजुरहरूको मनलाई स्पर्श गर्ने विशुद्ध गजलको कार्यक्रम गजल पुञ्जा सुन्न नभुल्नुहोला मात्रै तपाईँको भाइ छोरो साथी एसपी माधवरको साथमा कृषि तथा युवा रेडियो सामुदायिक रेडियो साझा आवाज अठासी थोक्लो तिन मेगार्समा हरेक हप्ताको बुधबार राति बिबिसी नेपाली सेवापछि करिब दस बजेसम्म कार्यक्रम गजल पुञ्ज गजल पुञ्ज गजल पुञ्ज त चिठी भेट छैन म के गरू नरिसाउन सानो यता नेट छैन म के गरू न त खबर न त चिठी भेट छैन म के गरू नरिसाउन सानो यता नेट छैन म के गरू सधैँ जसो नेपाल बन्द गाडीको त कुरै छाडौँ सधैँ जसो नेपाल बन्द गाडीको त कुरै छोडौँ ओडियाउन सुविधाको जेट छैन म के गरौँ नरिसाउन सानो यता नेट छैन म के डिग्री भन्दा उभै पढुन् विदेशी नै पर्छ युवा डिग्री भन्दा उभै पढुन् विदेशी नै पर्छ युवा यता छाक टार्ने दुई पेट छैन म के गरौँ नरिसाउन सानो यता नेट छैन म के गरौँ जागिर खाने चाकडीमा वर्षौँ भयो दौडिएको जागिर खाने चाकडीमा वर्षौँ भयो दौडिएको खुसी पार्ने कोसेलीको रेट छैन म के गरौँ नरिसाउन सानो यता नेट छैन म के गरौँ मम्मी अरे ड्याड अरे आधुनिक्यो जमाना रे मम्मी अरे ड्याड अरे आधुनिक्यो जमाना रे बिर्सिसके आफ्नो भाषा ठेट छैन म के गरू न त खबर न त चिठी भेट छैन म के गरू नरिसाउन सानो यता नेट छैन म के गरू नरिसाउन सानो यता नेट छैन म के गरू बहिनी गाउँपालिका आठ बल्ली खोला दोभान बजार पुलचोक प्युठानका हाल दिल्लीमा रहनुभएका श्याम कुमार छेत्रीको यही गजल सँगसँगै नमस्कार साथै गजली अभिवादन कार्यक्रम गजल पुञ्जको पर्खाइमा बस्नुभएका सम्पूर्ण सम्पूर्ण गजल मनहरूमा आजको यो नूतन छत्तरौँ श्रृङ्खलामा हार्दिक स्वागत गर्दछौँ तपाईँहरूलाई आराम रही आरामताको कामना गर्दै मुटुभरि देशको माया बोकेर गजल पुञ्जको माली तपाईँकै भाइ छोरा साथी एसपी माथवर उपस्थित भएको छु रेडियो साझा आवाजले उत्पादन गरेको कार्यक्रम गजल पुञ्ज तपाईँले राप्ती र यसका आसपासका जिल्लाहरूमा नेपालकै पहिलो युवा तथा कृषि रेडियो साझा आवाज अठासी दशमलव तिन मेगा साथै इन्टरनेटका माध्यमबाट रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार मार्फत सुन्दै हुनुहुन्छ र यही श्रृङ्खला दस बजेपछि पुनः तपाईँले हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा मार्फत सुन्न सक्नुहुनेछ हामी कार्यक्रम गजल पुञ्जमा अनुजदेखि अग्रजसम्मका स्रष्टहरूको गजल वाचन गर्ने गर्छौँ कहिले सामाजिक सञ्जालमा प्राप्त गजलहरू वाचन गर्छौँ कहिले इमेलमा प्राप्त गजलहरू वाचन गर्छौँ कहिले चिठीमा प्राप्त भएका गजलहरू वाचन गर्छौँ र आजको श्रृङ्खलामा हामीले गत साताकै श्रृङ्खलालाई दोहोऱ्याउन गइरहेका छौँ गत साता हामीले सामाजिक सञ्जाल हाम्रो फेसबुक पेज रेडियो कार्यक्रम गजल पुञ्जमा प्राप्त भएका गजलहरू वाचन गरिएका थियौँ भने आजको श्रृङ्खलामा पनि हामीले सोही पेजको इनबक्समा र हामीले राखिदिएको स्टाटसमा प्राप्त भएका गजलहरू वाचन गर्नेछौँ त्यसपूर्व आजको गजल पुञ्जको दैलो घर्न चाहन्छु मनोज राजको सुमधुर स्वरमा प्रतीक सङ्ग्रामीको शब्द भने सन्तोष श्रेष्ठको सङ्गीतमा बास दिलमा छुरा चलाउनेको याद आयो मनको दियो बाली मुटु जलाउनेको याद आयो यही साङ्गीतिक गजलबाट आजको गजल पञ्जको दैलो बास मागी दिलमा छुरा चलाउनेको याद आयो मनको दियो बाली मुटु मनको दियो बाली मुटु चलाउने को याद आयो जलाउने याद आयो याद आयो बासमती दिलमा छुरा चलाउने को याद आयो आँसु दिलै पिरती मजल मिलै माया माता आँसु पिलाई पिरती मजहर मिलै माया माता आँसु दिलै पिरती मजल मिलै तिमीलाई अङ्ग अङ्ग गलाउनेको याद आयो याद आयो याद आयो पिलाई अङ्ग अङ्ग गलाउनेको याद आयो मनको दियो बाली मुटु मनको दियो बाली मुटु चलाउनेको याद आयो जलाउने को याद आयो याद आयो पास माग दिल मछुरा जलाउने को याद आयो जुनकै नाउँमा चोट लगाएकै ठाउँमा झर्छ आँसु उनकै नाउँमा चोट लाग्दाएकै ठाउँमा झर्छ आँसु उनकै नाउँमा चोट लाग्दाएकै ठाउँमा को याद आयो याद आयो याद आयो दुख्ने घाउमा नलाउने को याद आयो मनको दियो बाली मुटु आदरणीय गजल मनहरू त्यो साङ्गीतिक गजलपछि म तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल पुञ्जमा तपाईँले भर्खर मात्र रेडियो खोल्नुभएको छ भने यो नेपालकै पहिलो युवा तथा कृषि रेडियो सामुदायिक रेडियो साझ आवाज अठासी दशमलव तिन मेगा तपाईँले हामीलाई राप्ती र यसका आसपासका जिल्लाहरूमा अठासी दशमलव तिन मेगा मार्फत सुन्दै हुनुहुन्छ भने तपाईँले हामीलाई यतिखेर अनलाइनमा रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार मार्फत एकैसाथ श्रवण गर्दै हुनुहुन्छ आज भने हामीले हाम्रो रेडियो कार्यक्रम फेसबुक पेजको स्टेटसमा र हाम्रो सोही पेजको म्यासेजमा प्राप्त भएका गजलहरू वाचन गर्नेछौँ व्यवसायमा मेरो हातमा पहिलो लहरमा पहिलो गजल परेको छ मनोज मनसुन हुनुहुन्छ बुटोलका मित्र हाल कुवेतबाट पठाइएको गजल छ व्यवसायमा मनोज मनसुनको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु तिमीले पनि म जस्तै आँखा भरे हेर तिमीले पनि म जस्तै आँखा भरेर हेर सुनसान रातमा जिउँदै मरेर हेर तिमीले पनि म जस्तै आँखा भरेर हेर सुनसान रातमा जिउँदै मरेर हेर फुलको थालीभरि ढुङ्गाको देउतासँग फुलको थालीभरि ढुङ्गाको देउतासँग आशाको बाली भरममा पारेर हेर सुनसान मध्यरातमा जिउँदै मरेर हेर पाप र श्रापसँग जीवनको भार हुन्न पाप र श्रापसँग जीवनको भार हुन्न काली र सप्तकोशी गण्डकी तारेर हेर सुनसान मध्यरातमा जिउँदै मरेर हेर जन्मेर हेर गरिबीको खीबाट पलेर हेर जन्मेर हेर गरिबीको खिमा पलेर हेर बिछोडको सम्झनामा आँसु छरेर हेर सुनसान मधै रातमा जिउँदै मरेर हेर मुटु पोलेर होइन रुखु बोलेर होइन मुटु पोलेर होइन रुखो बोलेर होइन मनसुनसँग साँचो माया गरे रहेर तिमीले पनि म जस्तै आँखा भरे रहेर सुनसान मध्ये रातमा जिउँदै मरे रहेर सुनसान मध्ये रातमा जिउँदै मरे रहेर अह आदरणीय गजल मनहरू बसैमा हामीले वाचन गऱ्यौँ मनोज मनसुनको गजल उहाँ बुटोलका मित्र हुनुहुन्थ्यो हाल कुवेतमा हुनुहुन्छ मनोज मनसुनको यो मिठो गजलका निम्ति हृदयदेखि आभार प्रकट गर्न चाहन्छु आगामी वर्षहरूमा पनि यहाँको यस्तै उपस्थिति रहिरहनेछ भन्ने यो आशा मनभरि सङ्गाल्दै वसैबाट विदा गर्न चाहन्छु मनोज मनसुनलाई यसै गरी मेरो हातमा अर्को गजल प्राप्त भएको छ महेश कुमार ओली हुनुहुन्छ दाङ तुलसीपुरका मित्र यो बसाइमा महेश कुमार ओलीको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु ए जिन्दगी लैजा मलाई यो संसारबाट ए जिन्दगी लैजा मलाई यो संसारबाट श्रावित स्वार्थी दुनियाँको सङ्घारबाट ए जिन्दगी लैजा मलाई यो संसारबाट श्रापित स्वार्थी दुनियाँको सङ्घारबाट स्वार्थ लुकेको छ जताततै यो धरतीमा स्वार्थ लुकेको छ जताततै यो धरतीमा हैरान छु म दुनियाँको व्यवहारबाट सरापित स्वार्थी दुनियाँको सङ्घारबाट दैव बुद्धिदेव यी तिम्रा अनुयायीहरूलाई दैव बुद्धिदेव यी तिम्रा अनुयायीहरूलाई अनि छुटकारा हत्या हिंसा काटमारबाट शराबयुक्त स्वार्थी दुनियाँको सङ्घारबाट छैन केही गर्न सकेको मातृभूमिलाई छैन केही गर्न सकेको मातृभूमिलाई मुक्ति देऊ दैवयो पृथ्वीको भारबाट शराबयुक्त स्वार्थी दुनियाँको सङ्घारबाट कलमले गर यो युद्ध जितिन्छ बसे कलमले गर यो युद्ध जितिन्छ बसे हुँदैन विजय जिन्दगीको तरबारबाट ए जिन्दगी लैजा मलाई यो संसारबाट शराबयुक्त स्वार्थी दुनियाँको सङ्घारबाट श्रापयुक्त स्वार्थी दुनियाँको सङ्घारबाट आदरणीय गजल मनहरू यो विषयमा हामीले वाचन गऱ्यौँ महेश कुमार ओलीको गजल उहाँ दाङ तुलसीपुरका मित्र हुनुहुन्थ्यो ए जिन्दगी लैजा मलाई यो संसारबाट श्रापिक स्वार्थी दुनियाँको सङ्घारबाट दुनियाँदेखि अघाएका कुरा गर्दै हुनुहुन्थ्यो यहाँनिर गजलकारले आगामी वर्षहरूमा पनि यहाँको यस्तै उपस्थिति रहिरहनेछ भन्ने आशा नि विश्वास सँगाल्दै उपसयबाट विदाई गर्न चाहन्छु महेश कुमार ओलीलाई हामी कार्यक्रम गजलपुञ्जको बसीमा बसिरहेका छौँ तपाईँ हामीलाई यतिखेर सुन्दै हुनुहुन्छ नेपालकै पहिलो युवा तथा कृषि रेडियो सामुदायिक रेडियो साझ आवाज अठासी दशमलव तिन मेगा हर्ज मार्फत र यसका आसपासका जिल्लाहरूमा अठासी दशमलव तिन मेगा हर्ज मार्फत त्यसै गरी तपाईँ हामीलाई इन्टरनेटका माध्यमबाट अनलाइन मार्फत तपाईँले हामीलाई रोल्पा जिल्लाको पहिलो अनलाइन रेडियो नवीन संसार मार्फत पनि एकैसाथ श्रवण गर्दै हुनुहुन्छ तपाईँले हामीलाई यतिखेर श्रवण गर्न तपाईँले हामीलाई यतिखेर सुन्न सकिरहनु भएको छैन भने हामीले केही दिनपछि कार्यक्रम सकिसकेपछि आजको श्रृङ्खला हाम्रो युट्युब च्यानल राप्ती आवाजमा आजको यो श्रृङ्खला राखिदिनेछौँ त्यहाँबाट तपाईँले आफूले चाहेको बेलामा सुनेर डाउनलोड गर्न सक्नुहुन्छ तपाईँले युट्युबमा गएर राप्ती आवाज भनेर खोज्नुपर्ने हुन्छ यसरी तपाईँले हामीलाई आफूले चाहेको बेलामा सुनेर डाउनलोड गर्न सक्नुहुन्छ व्यवसायमा मेरो हातमा आफ्नो अर्को गजल प्राप्त भएको छ उहाँ हुनुहुन्छ महादेव पौडेल हुनुहुन्छ पोखराका मित्र हाल साउदी अरबबाट भएको छ यो विषयमा वाचन गर्न चाहन्छु म महादेव पौडेलको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु यो विषयमा दिनु भयो मेरो मनको चरी उडी गयो दिनु भयो मेरो मनको चरी उडी गयो धुन बिनाको मादल भए खरी उडी गयो बेग हानेर गयौँ कि त गुडमा आउनुपर्ने बेग हानेर गयौँ कि त गुडमा आउनु पर्ने दायाँ बायाँ हो कि कतै परी उडी गयो धुन बिनाको मादल भई खरी उडी गयो हावासँगै उड्यौ कि त सिकारीले जाला हान्यौँ हावासँगै उड्यौ कि त सिकारीले जाला हान्यौँ कहीँ कसैले थाहा नपाउने गरी उडी गयो धुन बिनाको मादल भएँ खरी उडी गयो कहाँ खोजु कता खोजु थाकिसकेको छु कहाँ खोजु कता खोजु थाकिसकेको छु धागो चुडेर बतासिएको सरी उडी गयो धुन बिनाको मादल भएँ खरी उडी गयो सधैँसँगै नाच्ने मन थियो फुलको डालीमाथि सधैँसँगै नाच्ने मन थियो फुलको डालीमाथि दुई चार दिन दिलमा खुसी छरी उडी गयो धुन बिनाको मादल भए खरी उडी गयो दुःख दिए मन बुझिन वा खराब सोच्यो मलाई दुःख दिए मन बुझिन वा खराब सोच्यो मलाई यही प्रश्नले रेटिरह्यो क्यारी उडी गयो दिनौँ भयो मेरो मनको जरी उडी गयो धुन बिनाको मादल भए खरी उडी गयो धुन बिनाको मादल भए खरी उडी गयो आदरणीय गजल मनहरू व्यवसायमा हामीले वाचन गऱ्यौँ महादेव पौडेलको गजल उहाँ पोखराका मित्र हुनुहुन्थ्यो हाल साउदी अरबबाट हामीलाई यो गजल पठाउनु भएको थियो धुन बिनाको मादल भए खरी उडी गयो धेरै भयो र मनको चरी मनबाट उडी गयो भनेर भन्दै हुनुहुन्थ्यो आफ्नो गजलका शेरहरूमा सायद उनी आफ्नो मान्छे नजिक भइदिएको भए मनका पीडाहरू कम हुन्थ्यो होला र आफ्नो मनमा लागेका चोटहरू नजिक आइदिएपछि मलाम हुन्थ्यो होला पक्कै पनि महादेव पौडेलको यो मिठो गजलका निम्ति हृदय आभार प्रकट गर्दै व्यवसायबाट विदा गर्न चाहन्छु र व्यवसायमा महादेव पौडेल र तपाईँहरू सम्पूर्णको लागि जोड्न चाहन्छु यो साङ्गीतिक गजल दिलमा पीडा कम हुन्छ उनी आएपछि मेरा लागि मलम हुन्छ उनी आएपछि नरेन्द्र बिहानीको शब्दमा विष्णु भट्टको स्वर सङ्गीतमा प्रत्यक्ष गायन गरिएको साङ्गीतिक गजल दिलमा पीडा कम हुन्छ उनी आएपछि मेरा लागि मलम पाती पहाड तपाईँले भर्खरको बसेमा श्रवण गर्नुभयो विष्णु भट्टको स्वर र सङ्गीतमा नरेन्द्र बिहानीको शब्द दिलमा पीडा कम हुन्छ उनी आएपछि मेरा लागि मलम हुन्छ उनी आएपछि यसको बाँकी गजलांश हामीले केही क्षणपछि पुनः श्रवण गर्नेछौँ तपाईँले भर्खर मात्र रेडियो खोल्नुभएको छ भने यो हो नेपालकै पहिलो युवा तथा कृषि रेडियो सामुदायिक रेडियो साझ आवाज अठासी दशमलव तिन मेगा र हामीलाई तपाईँले यतिखेर हाम्रो पात्रमा गएर रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार मार्फत पनि एकैसाथ श्रवण गर्दै हुनुहुन्छ हामी कार्यक्रमको दोस्रो लहरमा प्रवेश गरेका छौँ दोस्रो लहरमा मेरो हदमा पहिलो गजल प्राप्त भएको छ यहाँनिर उहाँ हुनुहुन्छ योगेन ढोली हुनुहुन्छ बौद्ध काठमाडौँका मित्र हाल मलेसियाबाट पठाइएको गजल छ यो बसाइमा वाचन गर्न चाहन्छु योगेन ढोलीको गजल भागाबाट अन्त्य कतै सरेको हुनेछु धरतीभरि खोजे हुन्छ झरेको हुनेछु देखिँदैन दुखीलाई खुल्ला दुनियाँमा देखिँदैन दुखीलाई खुल्ला दुनियाँमा पीडा भुल्न पिजडामा परेको हुनेछु धरतीभरि खोजे हुन्छ झरेको हुनेछु कुर्दा कुर्दै यो जिन्दगी जान कति बेर कुर्दा कुर्दै यो जिन्दगी जान कति बेर सायद तिमीले भेट्ने बेला मरेको हुनेछु धरती भारी खोजे हुन्छ झरेको हुनेछु खबर सुनि बेहोसीमै तिमी आइपुग्दा खबर सुनि बेहोसीमै तिमी आइपुग्दा संसार छोड्न मैले चिहान भरेको हुनेछु धरतीभरि खोजे हुन्छ झरेको हुनेछु डायरीका हरेक पाना पल्टाएर हेर डायरीका हरेक पाना पल्टाएर हेर अर्को जुनी भेट्ने प्राण गरेको हुनेछु हाँगाबाट अन्तै कतै सरेको हुनेछु धरतीभरि खोजे हुन्छ झरेको हुनेछु धरती भारी खोजी हुन्छ झारेको हुनेछु आदरणीय गजल मनहरू वसैमा हामीले वाचन गऱ्यौँ योगेन ढोलीको गजल उहाँ बौद्ध काठमाडौँका मित्र हुनुहुन्थ्यो हाल मलेसियाबाट पठाइएको गजल वाचन गऱ्यौँ व्यवसायमा हाँगाबाट अन्त्य कतै सरेको हुनेछु उधारतीभरि खोजे हुन्छ झरेको हुनेछु अत्यन्तै निराशावादीका शब्दहरू कोर्नुभएको छ आफ्नो गजलका शेरहरूमा आगामी वर्षहरूमा पनि यहाँको यस्तै उपस्थिति रहिरहनेछ गजल पन्जामा भन्ने आशा सङ्घालेको छु व्यवसायबाट विदा गर्न चाहन्छु योगेन ढोलीलाई यसै गरी मेरो हातमा अर्को गजल प्राप्त भएको छ यहाँनिर दिल्ली प्रसाद खराल घायल हुनुहुन्छ वीरेन्द्रनगर चितवनका मित्र हाल मरुभूमिको छाती दुवैबाट भन्नुहुन्छ यो बसाइमा दिल्ली प्रसाद खराल घायलको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु यो जिन्दगी दोधार भयो तिम्रो कारण यो जिन्दगी दोधार भयो तिम्रो कारण पानी बार भो तिम्रो कारण यो जिन्दगी दोधार भो तिम्रो कारण पानी बार भो तिम्रो कारण बाँकी के नै रह्यो र स्वार्थी संसारमा बाँकी के नै रह्यो र स्वार्थी संसारमा साथी पनि जार भो तिम्रो कारण पानी बारा बार भो तिम्रो कारण सत्य टिक्ने सकेन घोर यो कलीमा सत्य टिक्ने सकेन घोर यो कलीमा भाइ भाइमा मार भयो तिम्रो कारण पानी बारा बार भयो तिम्रो कारण फुको मुस्कान दिँदै जति हाँसे पनि फुको मुस्कान दिँदै जति हाँसे पनि धरतीलाई आज भार भयो तिम्रो कारण पानी बारा बार भो तिम्रो कारण हिजो सबले चुम्दै हिँड्ने त्यो गुलाब हिजो सबले चुम्दै हिँड्ने त्यो गुलाब आज लुते झार भो तिम्रो कारण यो जिन्दगी दोधार भो तिम्रो कारण पानी बारा बार भो तिम्रो कारण पानी बारा बार भो तिम्रो कारण अह आदरणीय गजल मनहरू यो जिन्दगी दोधार भयो तिम्रो कारण पानी बारा बार भयो तिम्रो कारण अत्यन्तै मिठा गजलका शब्दहरू कोर्नु भएको थियो दिल्ली प्रसाद खराल घायलले उहाँ वीरेन्द्रनगर चितवनका मित्र हुनुहुन्थ्यो उहाँ मरुभूमिको छाती दुवैबाट पठाइएको यो गजल थियो अत्यन्तै मिठो गजलका निम्ति हृदय आभार प्रकट गर्छु र आगामी वर्षहरूमा पनि यहाँको यस्तो उपस्थिति रहिरहोस् भन्ने अपेक्षा गर्दै यो विषयबाट विदा गर्न चाहन्छु यो विषयमा मेरो हातमा पुनः अर्को गजल प्राप्त भएको छ उहाँ हुनुहुन्छ केशव खड्का दैलेखका मित्र हुनुहुन्छ कट्टीवटा गाविस सातका मित्र हुनुहुन्छ हाल मलेसियाबाट पठाइएको गजल छ यो विषयमा केशव खड्काको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु सपनीमा मात्र होइन विपनीमा पनि आउँछु भन्थ्यौ सपनीमा मात्र होइन विपनीमा पनि आउँछु भन्थ्यौ बिर्सिएर गयौ आज तिमी हिज माया लाउँछु भन्थ्यौ सपनीमा मात्र होइन विपनीमा पनि आउँछु भन्थ्यौ बिर्सिएर गयौ आज तिमी हिजो माया लाउँछु भन्थ्यौ अनयासी हावामा उडी गए तिम्रा बाचा कसमहरू अनायासी हावामा गई तिम्रा बाचा कसमहरू पर्खी बस्छ तिमी चौतारीमा तिम्रै बाटो धाउँछु भन्थ्यौ बिर्सिएर गयौ आज तिमी हिजो माया लाउँछु भन्थ्यौ दुखाएर हृदयलाई समयसँगै बदलिएर गयौ तिमी दुखाएर हृदयलाई समयसँगै बदलिएर गयौ तिमी घात गऱ्यौ किन तिम्रो ढुकढुकीमा छाउँछु भन्थ्यौ बिर्सिएर गयौ आज तिमी हिजो माया लाउँछु भन्थ्यौ निस्सा सिधै रुनुपर्छ यहाँ सोचे जस्तो हुँदैन जीवन निस्सा सिधै रुनुपर्छ यहाँ सोचे जस्तो हुँदैन जीवन मुस्कुराउँदै फुल खोज्दा काँडा मात्र पाउँछु भन्थ्यौ बस्छ तिमी चौतारीमा तिम्रे बाटो धाउँछु भन्थ्यौ सपनीमा मात्र होइन हिपनामा पनि आउँछु भन्थ्यौ बिर्सिएर गयौ आज तिमी हिज माया लाउँछु भन्थ्यौ बिर्सिएर गयौ आज तिमी हिज माया लाउँछु भन्थ्यौ अह आदरणीय गजल मनहरू यो विषयमा हामीले वाचन गऱ्यौँ केशव खड्काको गजल उहाँ दैलेखका मित्र कटिवडा सातका मित्र हाल मलेसियाबाट पठाइएको यो गजल वाचन गरियो आगामी वर्षहरूमा पनि यहाँको यस्तो परिस्थिति रहिरहनेछ भन्ने आशा अनि अपेक्षा गर्दै दसैँबाट विदा गर्न चाहन्छु हामी एउटा साङ्गीतिक गजल सुन्ने तयारीमा छौँ त्यसपूर्व तुलसीपुर छ दाङका मित्र शान्त प्रसाद निष्ठुरीको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु आऊ कोही त हराउ मलाई हार्ने रहर छ जस्तो आओस् नतिजा स्वीकार्ने रहर छ यो तारालाई हेरेर म सधैँ बरबराउने गर्छु रे यो तारालाई हेरेर म सधैँ बरबराउने गर्छु रे मेरो चुडिएको खुसी तल झार्ने रहर जस्तो आओस् नतिजा स्वीकार्ने रहर छ भागेकै थिएँ सधैँ टाढा धन दौलतदेखि भागेकै थिए सधैँ टाढा धन दौलतदेखि कस्तो हुन्छ मायाको अर्थ सुधार्ने रहर जस्तो आओस् नतिजा स्वीकार्ने रहर सत्य रोएको छैन हाँस्न कहिले जानिनछु सत्य रोएको छैन हाँस्न कहिल्यै जानिन नछु बाँकी जिन्दगानी यसरी नै गुजार्ने रहर जस्तो आओस् नतिजा स्वीकार्ने रहर्छ पत्थर जस्तै भए पनि दिल यो निष्ठुरीको पत्थर जस्तै भए पनि दिल यो निष्ठुरीको मात्र पीडाहरू आफ्नो बसमा पार्ने रहर्छ आओ कोही त हराउ मलाई हार्ने रहर्छ जस्तो आओस् नतिजा स्वीकार्ने रहर जस्तो आओस् नतिजा स्वीकार्ने रहर अह आदरणीय गजल मनहरू आओ कोही त हराउ मलाई हार्ने रहर्छ जस्तो आओस् नतिजा स्वीकार्ने रहर छ यस्तै हुन्छ मित्रहरू आफूलाई आफ्नो मान्छेले आफ्नो प्रियतमले हराइदिए हुन्थ्यो मनको बगैँचामा बसाइदिए हुन्थ्यो जस्तो लाग्छ र पिरतीले हराइदिए हुन्थ्यो आफूले भन्दा बढी माया गरिदियोस् अझ धेरै विश्वास गरोस् भनेर हुन्छ र त भन्न मन लाग्छ दिलमा पीडा कम हुन्छ उनी आएपछि मेरा लागि मलम हुन्छ उनी आएपछि होइन र शान्तप्रसाद निष्ठुरीजी पक्कै पनि शान्त प्रसाद निष्ठुरीको यो गजललाई यहीँ बिट मार्दै यो विषयमा हामीले श्रवण गर्छौँ शान्तप्रसाद निष्ठुरी लगायत तपाईँहरू सम्पूर्णका लागि दिलमा पीडा कम हुन्छ उनी आएपछि मेरा लागि मलम हुन्छ उनी आएपछि नरेन्द्र बिहानीको शब्दमा विष्णु भट्टको स्वर र सङ्गीतमा अघि श्रवण गर्दा गर्दै बाँकी राखेको गजलाम शिव हामी पुरा श्रवण गर्छौँ यो 爱恨天知。 पनि तस्या आवाज अठासी दशमलव तिन मेगा हर्च हामी कार्यक्रम गजलपुञ्जको बसाइमा बसिरहेका छौँ तपाईँले भर्खर मात्र रेडियो खोल्नु भएको छ भने यो हो नेपालकै पहिलो युवा तथा कृषि रेडियो सामुदायिक रेडियो साझावाज अठासी दशमलव तिन मेगा हर्ज तपाईँले हामीलाई हाम्रो पात्रमा गएर रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार मार्फत पनि एकैसाथ श्रवण गर्दै हुनुहुन्छ र तपाईँले हामीलाई दस बजेपछि पुनः हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा मार्फत पनि श्रवण गर्न सक्नुहुन्छ र मलाई देखेर पर्दापारीबाट प्राविधिक संयोजन गर्दै हुनुहुन्छ प्राविधिक मित्र विक्रमले भने म छु आवाजमा गजल पुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर हामी कार्यक्रमको आखिरी आखिरतिर आइपुगेका छौँ यो विषयमा मसँग केही मात्रामा गजल प्राप्त छन् यो विषयमा वाचन गर्न चाहन्छु म सागर पीडितको गजल हात परेको छ उहाँ हुनुहुन्छ देउखरी दाङका मित्र हाल बहराइनबाट यो गजल पठाउनु भएको छ यो विषयमा सागर पीडितको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु आँखाभरि आँसु ताल्छ परदेशमा दुखै दुःख बेहाल छ पारदेशमा आफन्तले नै लुटेका छन् अचेल आफन्तले नै लुटेका छन् अचेल त्योभन्दा ठुलो दलाल छ पारदेशमा दुखै दुःख बेहाल छ पारदेशमा प्रत्येक पलसँग झुकेको छु साथी प्रत्येक पलसँग झुकेको छु साथी साँच्ची भनौँ अनि कालछ पारदेशमा दुखै दुःख बेहाल छ पारदेशमा के खायो मिठो मसिनो भनी नबस्नु के खायो मिठो मसिनो भनी नबस्नु भोजन खबुस दाल छ परदेशमा दुखै दुःख बेहाल छ परदेशमा इजाजत छैन यहाँ हाँस्ने रुनेको इजाजत छैन यहाँ हाँस्ने रुनेको खाडी मुलुक कङ्गाल छ पारदेशमा दुखै दुःख बेहाल छ पारदेशमा बिर्सियो कि छोराले नभन्नु है बाबा बिर्सियो कि छोराले नभन्नु है बाबा यो दिलभित्र नेपाल छ परदेशमा आँखाभरि आँसु ताल छ पारदेशमा दुखै दुःख बेहाल छ पारदेशमा दुखै दुःख बेहाल छ पारदेशमा आह आदरणीय गजल मनहरू यो विषयमा हामीले वाचन गयौँ दाङ देउखरीका मित्र हाल बहरानमा रहनुभएका सागर पीडितको गजल सागर पीडितको यो मिठो गजलका निम्ति हृदयदेखि नै आभार प्रकट गर्दै यो विषयबाट विदा गर्न चाहन्छु र सागर पीडितको यही गजल सँगसँगै आजको लागि समय आखिरी भएको पनि जानकारी गराउन चाहन्छु तपाईँलाई आजको कार्यक्रम के कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया सल्लाह सुझाव दिन नबिर्सनुहोला आगामी श्रृङ्खला स्रष्टा विशेष सुन्न सक्नुहुन्छ तपाईँ पनि स्रष्टा विशेषमा रहेर आफ्ना गजलहरू वाचन गराउन चाहनुहुन्छ या तपाईँ यसरी नै फुटकर गजलहरू वाचन गराउन चाहनुहुन्छ भने कृपया तपाईँले हामीलाई पत्रचार गर्न नबिर्सनुहोला हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम गजल गजलपुञ्ज सामुदायिक रेडियो साझावाज अठासी दशमलव तिन मेगा हर्च राप्ती अञ्चल दाङ देवखरी गढवाए प्रगति नगर त्यसै गरी तपाईँ सामाजिक सञ्जाल फेसबुक चलाउनुहुन्छ भने तपाईँले हामीलाई खोज्न सक्नुहुन्छ रेडियो कार्यक्रम गजल गजलपुञ्ज भनेर जहाँ एकचालिस सयभन्दा बढी मित्रहरूले लाइक गरिसकेको एउटा सामाजिक सञ्जाल फेसबुक पेज भेटिनेछ त्यहाँ गएर तपाईँले हामीलाई मेसेजमा आफ्ना गजलहरू पठाउन सक्नुहुन्छ जसको लागि तपाईँले आफ्नो नौवटा गजल र आफ्नो बारेमा पुरै पुरै जानकारी पठाउन सक्नुहुन्छ र हामी प्राप्त भएको आधारमा क्रमिक क्रमिक रूपमा वाचन गर्दै गर्दै जानेछौँ र तपाईँले हामीलाई यतिखेर सुन्न छुट्नु भएको छ भने तपाईँले हामीलाई युट्युबमा गएर आफूले चाहेको बेलामा सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ जसका लागि तपाईँले युट्युबमा गएर राप्ती आवाज भनेर खोज्नुहोला त्यहाँबाट तपाईँले आजको श्रृङ्खला सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ लौतो आदरणीय गजल मनहरू यिनै जानकारीहरू सँगसँगै अब पनि हामी बिदा हुनुपर्छ यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण सम्पूर्णलाई हृदयदेखि आभार प्रकट गर्दै यतिन्जेलसम्म आफ्ना सृजनशील हस्तापुञ्जहरू स्थल बोलाएर प्राविधिक संयोजन गर्नुहुने प्राविधिक मित्र विक्रमलाई पनि हृदयदेखि आभार प्रकट गर्दै आज बसेबाट ओझेलिन्छ गजल पुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुर सुत्ने तयारीमा हुनुहुन्छ होला एकचोटि झ्याल ढोकाका चुकुल हेर्नुहोस् त कतै खुला पर्छन् कि झ्याल ढोकाका चुकुल बाँध्दै गर्नुहोस् बिरामी हुनुहुन्छ औषधि खाना बिर्सनु भयो कि औषधि खानुहोस् गर्मीको मौसम छ राति तिर्खा लाग्न सक्छ छेउमा करुवामा पानी पनि राख्नुहोस् तपाईँको बाँकी पल सुखसँग बितोस् स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् तपाईँको हात सधैँ सधैँ सृजनशील कार्यतर्फ लम्किरहोस् अवशिष्ट समयमा जाँदा जाँदै आफ्नै गजल वाचन गर्दै बिदा हुन्छ यता जस्तै उतानी तडपेकी हौली यता जस्तै उतानी तडपेकी हौली धार्नीको ज्यान भइसक्यो बिसौली यता जस्तै उतानी तडपेकी हौली धार्नीको ज्यान भइसक्यो बिसौली जोबान दिन्छु भनी ढाँटिआएको छु जोबान दिन्छु भनी ढाँटिआएको छु थाहा छैन तिमीले कति दिन पर्खौली धार्मीको ज्यान भइसक्यो बिसौली आउँदा माग्न नछाडे भाग्न सानो आउँदा माग्न नछाडे भाग्न सानो आशा छ यसरी केही वर्ष तर्काउली धार्नीको ज्यान भइसक्यो बिसौली हुन्न सानो बेहोरा गतिलो कसैको हुन्न सानो बेहोरा गतिलो कसैको बिहे घर कतै नखेलेर तेउली धार्नीको ज्यान भइसक्यो बिसौली समाउँदै हातैमा मेरो साथैमा समाउँदै हातैमा मेरो साथैमा घुमाउला दाङघोरै बटौली यता जस्तै उतानी ताडपेकी हौली धार्नीको ज्यान भैँसाक्यो बिसौली धार्नीको ज्यान भैँसाक्यो बिसौली नमस्कार जय गजल जय साहित्य शुभरात्रि शुभ सपनी शुभ निदरी